भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ एकल कविता वाचन लिएर प्राविधिक साथी शशीन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे आइपुगेका छौं आजको एकल कविता वाचनमा कवि दिव्यलक्ष्मी पोखरेलाई लिएर आएको छु पोखरी तीन सिन्धुलीमा उहाँको जन्म भएको आमाको स्नेह कविता संग्रह दुई हजार पैंसठी सालमा प्रकाशित भइसकेको छ भने शहीद स्मृति काव्य दुई हजार त्रिसठी सालमा उहाँको प्रकाशित भइसकेको छ उहाँ विभिन्न छन्दमा कविता लेख्नुहुन्छ र सबभन्दा धेरै विशेषता मलाई लागेको उहाँको कवितामा उहाँ अहिलेसम्म विद्यालय जान नपाउनु भएको विद्यार्थी हो र अध्ययनले यति मिहिनेतका साथ छन्दमा कविता लेख्ने बन्नुभएको छ अब बाँकी कुरा उहाँको कविताले बोल्छन् म सबभन्दा पहिले स्वागत गर्छु दिव्य लक्ष्मीज्यूलाई नमस्ते तपाईँले कविता लेख्नुभएको कति वर्ष भयो म चौवालिस सालबाट प्रवेश गरेँ अन्जानमै कविता लेख्न भनेर चाहिँ म पसिनँ त्यहाँ प्रवेश गरिनँ दुई हजार बयालिस साल वैशाख दस गते मेरो विवाह भयो विवाह भएर घरमा आएपछि अनि माइतीको न्यास्रो लाग्यो त्यसपछि अहिलेको जस्तो फोन सुविधा थिएन यातायात सुविधा थिएन केही थिएन आफै धाएर जानुपर्थ्यो भेट्न त्यसपछि चिठी लेख्न आफ्ना कुराहरू लेखेर पठाउने माध्यम खोज्दाखेरि म अक्षर चिन्दिनँ थिएँ अनि त्यसपछि मैले बच्चामा आमासँग सिकेका छत्तिसवटा अक्षर मलाई चाहिँ त्यो थियो त्यसको ज्ञान अनि आमाले गुणरत्नमाला रामायण महाभारतका श्लोकहरू गुनगुनाउनुहुन्थ्यो त्यो लय चेतना चाहिँ ममा सञ्चित भएर बसेको रहेछ अनि त्यो लयमा आफूले भन्नुपर्ने कुरा त्यो क ख छत्तिसवटा अक्षरको सहारा लिएर अनि अमूर्त धर्काहरू तानेर अनि त्यो मैले यतिवटा धर्कामा यो लेखेको छु भनेर आफ्नै तरिकाले चिनु लगाएर राखेर आफैले वर्णमाला बनाएर एउटा चिठी लेखेँ माइतीलाई अनि त्यतिखेर मेरो श्रीमान चाहिँ जनकपुरमा बस्नुहुन्थ्यो उहाँ आएपछि अनि त्यो चिठी यो मैले यस्तो लेखाएको छु यो भाषा चाहिँ कसैले बुझ्नुहुन्न अक्षरमा रूपान्तरण गरिदिन्न भनेर भन्दाखेरि उहाँले यसो हेर्नुभयो के बुझ्ने अनि फालिदिनु भयो अनि म मौन बसेँ फेरि टिप्नुभयो यो भन त तिमीले के रहेछ यसमा भन्नुभयो मैले त्यो बोल्दाखेरि चाहिँ त्यो मेरो लयले चाहिँ यो छन्दलाई पछ्याएछ मेरो बोली त्यो लय छन्दको लयमा चाहिँ एउटा चिठी बन्न गएछ त्यो त्यो चिठी आमाको स्नेह कविता सङ्ग्रहमा समावेश छ चिठी नै राख्नु भएको छ एउटा कविता तर त्यो लिपि चाहिँ छैन अब अक्षर चाहिँ परिमार्जन भएर आए भाषा परिमार्जन भएर आयो त्यतिखेर चाहिँ अनायसै त्यसरी प्रवेश गरे त्यो लिपि त सम्झिनु पनि हुन्न होला तपाईँले त्यो अहिले त्यहाँ हाम्रो रमेश शुभेच्छुक सरले त्यो अलिकति उहाँलाई जस्ताको जस्तो लिपि दिएकी थिएँ त्यो लिपि पनि अलिकति राखिदिनु भएको छ आमाको स्नेहमा त्यहाँ राखिदिनु राखिदिनु भएको जस्ताको तस्तो लिपि हजुर त्यो पनि बडा रमाइलो एउटा नौलो कुरो पो सुनेर सुरुवात भयो त आजको एकल कविता वाचन हुन्छ पहिला तपाईँको एउटा कविता अब तपाईँको त्यो लय सुन्छौँ हामी यो कविताको शीर्षक हो मेरा पाठशालाहरू यसले चाहिँ यसमा चाहिँ मैले भोगेको परिवेश मैले बाँचेको म बाँचेको परिवेश र मैले भोगेको जीवन बोल्दछ सायद यसमा म जस्ता आमा दिदीहरू पनि समेटिनुहुन्छ होला कविताको शीर्षक हो मेरा पाठशालाहरू अनुष्टुप छन्द पढेर ज्ञानको ज्योति छर्ने स्वप्न थिए ममा खोसिए कलिलै माति मेरा लाखन चाहना पढिदछन् सँगका साथी ममेला पात धाउँदा पोखिन्छन् वेदना मेरा चरीले गीत गाउँदा कखरा लेख्दथे भाइ म पोथे घर टाल्दथे पढे उताउली भन्थे भकारो मात्र फाल्दथे रातमा पनि छोरीले हुन्न धेरै निदाउनु पाठ हो घरको धन्दा छिन्नु जङ्गल धाउनु काट्दा अक्करमा घाँस ज्यान राखेर पातमा पढे जीवनको ठेली जाँतो पिन्द निरातमा वनपाखा थिए मेरा पाठशाला सधैँभरि कोदालो कचिया खुर्पा भाग्य लेखिदिने खरी परीक्षा पास हो नित्य वस्तु बाख्रा गाउनु धर्म हो कर्ममा खटिनु ज्यान आफ्नो सदाउनु माटामा पसिना पोख्न किताब किन चाहियो फुटल्न खेतमा डल्ला पाखुरी बलभा पुग्यो दगुरिनो भिरमा लडिदा नागबेली समाउनु नागबेली भिरमा लाग्ने लहरा हो दगुरिनो भिरमा लडिदा नागबेली समाउनु सफलता साँझमा भारी बोकेर घर आउनु गरिनु फेरि चुलो चौको परिकार बनाउनु थकाई खुइयामै मारिनु खाना स्वादिष्ट खुवाउनु स्वयं मन्ती ममा खानु नखाए पनि भइगयो त्यसैमा उच्च छन् साना छोरीको नाम गयो, हुर्किया रङ्गियो सिउँदो पराई घरमा गए वैलाए सपना सारा म भित्रै खुम्चिरहे आमा बा छोडिए टाढै ती भाइ बहिनी पनि फेरि यो साइनो आफ्नै बुहारी बनिए अनि जन्मेको घर भो टाढा बिरानु घरमा रहे पिठ्यौमा कामकै जाँतो सुसारे अरूकै भए सरस्वती अरे छोरी उपमा मात्र त्यो पनि नत्र के छुट्दथ्यो विद्या खोसिन्थ्यो किन लेखनी धरती हुन् स्वयं छोरी न मात्र सिर्जना सार हो काममा खटिनु स्वयं मारेर तिर्सना सरस्वती धरती हुन् स्वयं छोरी न मात्र सिर्जना सार हो काममा खटिनु स्वयं मारेर तिर्सना बडा मिठो गरी सुनाउनु भयो दिव्यलक्ष्मी पोखरेल आजको हाम्रो कवि हुनुहुन्छ पोखरी तीन सिन्धुली उहाँ जन्मिनु भएको बिहा भएर गएको घर लदाभिर एक सिन्धुली र आमाको स्नेह कविता संग्रह त्यसै गरी शहीद स्मृति काव्य प्रकाशित छ तपाईँको लामो लामो कविता भयो भने थोरै मात्रै वाचन गर्न पाइने भएको हुनाले अर्को पटक चाहिँ अलिक छोटो छोटो मतलब केही पद्य मात्रै गरेर रोक्ने कि भनेर म सुझाव पनि गर्छु मैले तपाईँसँग जोडिनुको एउटा सन्दर्भलाई जोड्नै पर्छ यहाँ मलाई एकजना निर्मल शर्मा जसलाई म चिन्दिनँ उहाँले कहाँबाट मेरो नम्बर भेटाउनु भयो र फोन गर्नुभएको थियो त्यसपछि दिव्यलक्ष्मी पोखरेललाई लिएर आउनुहोस् न भन्नुभयो मैले त तपाईँलाई चिन्दिनँ थिएँ त्यसपछि कविता हेर्नको लागि भनेर आज बोलाइएको थियो र राम्रो कविता लागेर हामी स्टुडियोमा सँगै बसेको छौँ हजुर को हुनुहुन्छ निर्मल शर्मा मैले उहाँलाई चिन्दिनँ तपाईँले पनि चिन्नुहुन्न मेरो पाठक हो उहाँ हो पाठकको भरमा मात्रै चिन्जानु भयो र उहाँले तपाईँलाई अनि मेरो नम्बर दिएर पठाइदिनु भयो हजुर हो हजुर कसरी उहाँले चिन्नुभएछ तपाईँलाई त्यो पुस्तक चाहिँ उहाँले मेरो पाएर पढ्नु भएछ त्यसमा चाहिँ मेरो पुस्तकमा चाहिँ नम्बर छ कन्ट्याक्ट नम्बर त्यसबाट चाहिँ अनि उहाँले मलाई जान यहाँ जानु भनेर भन्नुभयो त्यो एउटा सिर्जनाकै माध्यमबाट चाहिँ उहाँले मलाई चिन्नुभयो भनेपछि तपाईँलाई तपाईँको कविताको अक्षरहरू पढेकै भरमा उहाँले थाहा पाउनुभयो तपाईँलाई पठाउनुपर्छ भन्ने लाग्यो हजुर उहाँले चाहिँ मेरो पृष्ठभूमिहरू मैले कसरी अक्षरहरू चिने भन्ने कुराहरूमा चाहिँ उहाँ लेखिएको छ त्यो मैले चाहिँ अब यसरी पहिला त्यो चिठी लेख्दाखेरि चाहिँ भनिहालेँ अनि ती कुराहरू चाहिँ यसमा लेखिएका छन् मैले आफूले पनि लेखेकी छु अनि भूमिका लेख्ने सरहरूले पनि लेखिदिनु भएको छ यस्तो भनेर अनि त्यहाँबाट चाहिँ उहाँ चाहिँ प्रभावित हुनुभएछ पढेका मान्छेहरू त माथि पुग्नु स्वाभाविकै हो अब नपढेको मान्छे पनि पढेको मान्छे सोसरह चाहिँ यसरी लेख्ने भनेपछि उहाँलाई एउटा त्यो अनौठो पनि लागेछ र अनि म प्रति चाहिँ यसरी तपाईँको यो सिर्जनाहरू चाहिँ कोठामा मात्रै सीमित नहुन् यो यो साहित्यलाई चाहिँ संरक्षण र सम्वर्धन गरेर गर्नुपर्छ भनेर हिँड्ने मान्छेहरूले पनि तपाईँलाई थाहा पाउनुपर्छ र संरक्षण गर्नुपर्छ तपाईँले अगाडि आउनुपर्छ प्रचार प्रसारमा ल्याउनुपर्छ सिर्जना भन्ने उहाँको धारणा उहाँले राख्नुभयो अघि लिपिसम्मको कुरा भयो होइन त्यसपछि तपाईँलाई श्रीमानले त्यो चिठीलाई कन्भर्ट गरिदिनु भयो हाम्रो बुझ्ने लिपिमा देवनागरीमा होइन त्यसपछि के भयो अनि त्यो चिठी मैले माइत पठाएँ मैले त्यो चिठी माइत पठाएपछि अनि उहाँ आमाले पनि पढ्नु मेरो आमा चाहिँ त्यतिखेरको उसमा पनि लुकी छिपी आमाले पढेर आमा त रामायण महाभारतहरू भाषण गर्नु गर्न सक्नुहुन्थ्यो पढ्नुहुन्थ्यो स्वस्तानी पढ्नुहुन्थ्यो तर त्यो लय चेतना चाहिँ ममा मलाई लाग्छ म भित्र चाहिँ मेरो रगतमा चाहिँ सिर्जना बगिरहेको थियो मैले त्यसलाई चिन्न सकेकी थिइनँ जस्तो लाग्छ आज अनि त्यो त्यो प्रभाव आमाबाट मलाई पर्यो अनि म माइत गएपछि आमाले बहिनीले भनिन् त्यो पढ्दै नपढेको दिदी कसरी यस्तो राम्रो चिठी लेखेर पठाउनु भएछ सिलोको भाकामा आमा त सिलोको प्रेमी अनि आमालाई पनि मन पर्यो कसरी लेख्यौ लेख्यौ यसरी यो पढ्दै नपढेको मेरो छोरीले भनेर भन्नुभयो त्यो एउटा बच्चै थिएँ त्यतिखेर अठार वर्षकी थिएँ म मलाई चाहिँ एउटा फुरुङ्ग पनि परेछु अब त्यो ओहो यति महत्त्वपूर्ण हुँदो रहेछ कविता भनेको त यसरी सबैले मन पराउँदो रहेछन् माया गर्दो रहेछन् भन्ने खालको मलाई एउटा त्यो त्यहाँबाट एउटा प्रेरणा आयो र अनि त्यसलाई निरन्तरता मैले दिइरहेँ अनि पछि काठमाडौँ आएपछि चाहिँ हामी कति सालमा हुनुभयो काठमाडौँ पचास सालदेखि आउने जाने गऱ्यौँ बस्दै चाहिँ एकाउन्नदेखि हामी बसेका यहाँ लगभग पच्चिस छब्बिस वर्षको हुँदा काठमाडौँ आउनुभयो हजुर होइन त्यसपछि अक्षर चिन्न सुरु गर्नुभयो सुरु बल्ल सुरु भयो भयो हजुर हजुर छत्तिस वर्ण अनि वास्तविक यो देवनागरीको वर्ण पढ्न थाल्नुभयो र त्यो पढ्दै अनि अरू किताब पढ्दै अनि बल्ल लेख्ने विकास भयो लेख्ने विकास त्यो कस्तो अनौठो छ भन्नुहोला भने छोराछोरी स्कुल जान्थे श्रीमानले पत्रिका लिएर आउनुहुन्थ्यो घरमा पढ्न अनि त्यो पत्रिका यसो पल्टाएर हेरो त्यहाँ त्यो त्यहाँ भएको कुरा सबै मलाई जान्न मन लाग्थ्यो अनि जान्दिनथेँ बच्चाहरू जान्थेँ अब त्यो हेडलाइनहरू चाहिँ मैले त्यो एउटा अमूर्त ढुङ्गालाई चाहिँ जसरी मूर्तिकारले चाहिँ त्यो मूर्त रूप दिन्छ कुँदेर त्यसै गरी चाहिँ त्यो पत्रिकाहरूबाट चाहिँ ती हेडलाइनहरू एक ठाउँबाट अर्को ठाउँमा अर्को ठाउँबाट अर्को ठाउँमा कति दिन लाएर अथवा दिनमै दुईवटा तिनवटा हेडलाइनहरूलाई चाहिँ सार्थेँ बुझेर सारिदिन्थेँ हेरेर टक्क त्यस्तै सार्थेँ फुर्सदको समयमा अनि नानी बाबुहरू आएपछि ए बाबु ए नानी यहाँ हेर त यस्तो मैले सारेँ यसलाई के भनेर बोलाउनुपर्छ भनेर उनीहरूलाई भनिदिन्थे अनि बाबुले पनि भन्थ्यो हेर्न नानी यी मम्मीले त यसरी सार्नु भएछ लेख्न जाने हुनुभएछ भनेर भनिदिन्थ्यो त्यो अनि आफूलाई अनि ए अब यसलाई यसो भन्दा रहेछन् यो लाइनलाई यसो भन्दा रहेछन् भनेर ती संयुक्त अक्षरहरू लघु गुरुहरू त्यहाँबाट सिक्दै गएर अनि आफ्नो नाम छोराछोरीको नाम श्रीमानको नाम परिवारको नाम जोडेर अनि त्यो अब म शब्दमा प्रवेश गरेँ लयमा प्रवेश गरेर चाहिँ अनि अब त्यो अनुच्छेदमा हुँदै हुँदै यो छन्द सिक्न त म अहिले सम्झिँदाखेरि हिउँ हिउँको सागर चाहिँ एउटा कुनै साधन स्रोत बिना नै किनारा लागेकी छु जस्तो लाग अहिले भर्खर किनारमा पुगेकी छु जस्तो लाग्छ अब किनारमा पुगेपछिको एउटा कविता सुनाउन शहीद स्मृति काव्यबाट चाहिँ यो एउटा कविता म सुनाउँछु कविताको शीर्षक हो किन भोतपादन औषधि थरी थरी यो प्राण गएको किन सानै रोग विषेक हुन्न तर त्यो विज्ञान बाठो किन हुर्क्यो साथ बसेर डाक्टर भयो छोरै पराई किन आमा रोगर भोकले छटपटी रितो कराई किन शिक्षा स्रोत अनेक छन् तर यहाँ मान्छे लाटो किन पानीमै बिजुली छतै पनि धरा निष्पट भएको किन आफ्नै हो नि तै पनि यहाँ अन्तै छ साँचो किन आफ्नै फाट बगे बिछाट रमित हेरेर हाँसो किन जसको हस्तकला पुजिन्छ तर त्यो हो चाहिँ भएको किन जल्ले फोक्दछ त्यो सधैँ उही भोकै रहेको किन दुखी कै पसिना छ त्यो महलमा पर्खाल काँडे किन कै शिर कुल्चिएर दिनही डुक्रन्छ साँडे किन आएको छ रे नवीन युग त्यो वर्षा सुदाको दिन नीलो बागमती सलल्ल बहने पानी हरायो किन पानी स्रोत बिछट छन् तर यहाँ सुखा छ माटो किन लाखौं उद्यम स्रोतको छ खुल्दैन साँचो किन जसको छ मूल्यवान तिनमा पैसा छ खाँचो किन आफ्नै आँगन दाउरा छ खलियो त्यो भात काँचो किन नाउ निर्धन लिएर चतुरे कस्तै छ पोल्टो किन चरको भोक चुल्याउँदैछ युगले फेरिँदैन कोल्टो किन बडा मिठो दुई हजार चौबिस सालमा जन्मिनु जन्मिनुभयो दिव्यलक्ष्मी पोखरेल अठार वर्षकी हुँदा उहाँको बिहा भयो त्यसपछि दुई हजार एकाउन्न सालतिर काठमाडौँ आउनुभयो र अनि फुर्सदको समयमा पत्रिका हेर्दै अक्षरलाई सार्दै गरेर पहिला लेख्न जान्नुभयो अनि बल्ल अक्षर के हो भनेर चिन्न थाल्नुभयो र दुई हजार पैँसठी सालमा आइसकेपछि बल्ल पुस्तक निस्कियो होइन त अर्को पन्ध्र वर्ष चौध वर्ष चाहिँ तपाईँलाई फेरि कविता फुराउन लाग्यो लाग्यो फुराउन भन्दा पनि त्यो अलिकति परिमार्जन गरेर अलि राम्रो पारेर ल्याउँ भन्दाखेरि समय लाग्यो लाग्यो बुद्धिचानक रामायण महाभारतका कुनै त्यस्ता तपाईँलाई लयचेत भर्ने श्लोकहरू अहिले पनि मुखाग्री छन् होला नि केही श्लोकहरू सुनाउनु पऱ्यो भने सक्नुहुन्छ गुणरत्नमालाको केही श्लोकहरू चाहिँ आउँथे मलाई त्यहाँ अहिले ठक्क ठ्याक्कै चाहिँ आएन एक लाइन रामायणको श्लोक चाहिँ आउँछ एक दिन नारद सत्यलोक पुगायो भने चाहिँ एक दिन नारद सत्यलोक पुगी गयो लोको गरौँ हित भनी ब्रह्मा ताई थिया पर शरणमा खुसी गराया पनि यति नै यो भन्दा अगाडि आउँदैन यो चाहिँ गुणरत्नमाला बुद्धिचानकभित्र चाहिँ कति कुरा अहिलेको समानताको सोसाइटीसँग बात छ भनेर मान्छेहरूले पढ्न छोडे मन पराउन छोडे अथवा नयाँ पुस्तामा यसको प्रचार हुन छोड्यो तर हाम्रो लयचेतका लागि चाहिँ रामायण महाभारत गुणरत्नमाला बुद्धिचानक जस्ता पुस्तकहरूले ठुलो काम गरेका छन् भन्ने कुराको एउटा ज्वलन्त उदाहरण तपाईँ हुनुहुन्छ तपाईँ यी पुस्तकबारे के भन्नुहुन्छ यी पुस्तकहरू चाहिँ अब त्यतिखेरको समय पनि त त्यस्तै थियो नि त त्यतिखेरको समयमा यी सुविधा सम्पन्न आधुनिक सुख सुविधाहरू थिएनन् एउटा बाँसको कलम तिखारेर लेख्नु पर्थ्यो भानुभक्तले त्यही गर्नुभयो होइन अनि त्यो हिसाबले चाहिँ लेखेर त्यो हामीलाई दिनु भनेको छ त्यो हामीलाई बाटो देखाउनु हो नि उहाँहरूको अनुसरण गरेर नै हामी यहाँ आइपुग्यौँ अनि त्यसलाई तिरस्कार चाहिँ गरिहाल्नु हुँदैन भन्ने ठान्दछु पढेर अनुसारको प्रयोगमा ल्याए हुन्छ तपाईँको भनाइ हुन्छ हजुर कहाँ पाइन्छन् गुणरत्नमाला बुद्धि चाना किन्नु पर्ने अहिले थाहा छ काठमाडौँमा सायद यो उसमा रत्न पुस्तकमा पाइन्छन् रत्न पुस्तकमा गयो भने अहिले पनि पाइन्छ पाइन्छन् होला भनेपछि कोही खोज्दै हुनुहुन्छ भने जान सक्नुहुन्छ होइन तपाईँ जस्तै एउटा कति ठुलो परिवर्तन ल्याउनु भएको छ तपाईँले यिनै चिजहरूको चेत बोकेर त्यो लय थिएन भने सायद जब मलाई लय थिएन र मलाई अना चाहिँ अब छन्न भनेको नै के हो मलाई थाहा नभएको मान्छेलाई मेरो त्यो लय चेतनाले छन्न पक्रिएछ अनि त्यो छन्नले चाहिँ शब्दहरू पक्रियो आफ्नो भाव मलाई त चिठी लेख्ने बिहोरा खोज्दा न म त्यसरी प्रवेश एक किसिमले भनौँ न आँखा देख्नेहरू पढेकाहरूले बाटो देखेका छैनन् आँखा नदेख्ने मान्छे तपाईँ नपढेको मान्छेले चाहिँ बाटो पहिलाउँदै हिँडेर अब त्यो बाटो सरर हिँड्न दौडिन सक्ने हुनुभयो सक्ने त्यो त्यो पनि एमए पास गरिसके नेपालीमै मान्छेहरूले साहित्यमै मान्छेहरू र पनि छन्दमा कविता लेख्ने ज्ञान चाहिँ लिन सकेको छैन त्यो परिपाटी एकदमै अप्ठ्यारो छ नि त कति सङ्घर्ष कति गाह्रो छ नि त त्यो छन्दको लय त झन् अप्ठ्यारो थियो होला नि त पढेकालाई भन्दा धेरै अप्ठ्यारो तर ठुलो तपस्या गरेँ र यो त्यही तपस्या सानै तपस्या गरे पनि पुग्छ होला पढेकाहरूले त्यो त्यो त हो अक्षर सिधै चिन्छन् र गुरु छुटाउन सक्छन् सक्छन् हो दुई हजार सन्ताउन्न सालमा अब यो एउटा रोचक प्रसङ्ग मैले यहाँ जोड्दछु झट्ट आइहालौँ मलाई अनि म मेरो त्यो शङ्खमूलमा मेरो एउटा किराना पसलमा म बस्थेँ अनि यसै गरी मलाई चाहिँ अलिकति समय ऊ भयो कि कहिलेकाहीँ त ग्राहकहरू पनि कति आइदिएका एकछिन फुर्सद भए पनि लेख्नुहुन्थ्यो जस्तो लाग्ने अक्षर चिनेको त थिएन अनि त्यो अक्षर भर्खरै भर्खरै चिन्दै थिएँ म लेख्दाखेरि दीर्घमा मात्रै लेख्दै त्यतिखेर क्या त्यो पनि अब बल्ल पत्रिकाबाट त सार्न त जाने अनि लेख्न पनि थालेँ अब त्यो जताबाट पनि घुमाउँदा हुन्छ जस्तो लागेछ मलाई त्यसरी गरेकी रहेछु अनि त्यही बेलामा एउटी एकजना बहिनी आउनुभएको तरकारी किन्न सामानहरू लिन अनि दिदी के गर्दै हुनुहुन्छ भन्नुभयो म यतिकै केयरकार गर्दैछु यस्तै भने अलिकति अप्ठ्यारो असमञ्जस लाग्यो त्यो पाण्डुलिपि यसो पछाडि राखेर उनलाई सामान दिन थालेँ उनले टिपेर हेरिन् अनि हेरेपछि आहा दिदी त कविता पो लेख्नु हुँदो रहेछ दिदी सुनाउनु न भन्नुभयो त्यहाँबाट बसेर दुइटीको एकछिन यस्तै गफगाफ भयो मिठो अनि उहाँ अनि त्यसको एक दुई दिनपछि चाहिँ उहाँले हाम्रो कान्तिपुर साप्ताहिकको अश्विनी कोइराला जो पत्रकार हुनुहुन्थ्यो उहाँले चाहिँ उहाँ उहाँलाई म एकदमै अहिले पनि उहाँप्रति आभारी छु अनि उहाँलाई लिएर आउनुभएछ उहाँ दुईजना आउनुभयो गङ्गा बहिनी र उहाँ आउनुभयो अनि उहाँले चाहिँ मेरो इन्टरभ्यूलाई चाहिँ साताकी गृहिणीमा प्रकाशन गरिदिनु भयो अनि त्यतिखेर त्यो साताकी गृहिणी प्रकाशन भएपछि साप्ताहिकमा निस्केपछि काठमाडौँ विश्वविद्यालयमा टिकादत्त बराल गुरुले अनि त्यहाँ पढाउने अरू गुरुहरूले थाहा पाउनु भएछ त्यो देख्नु भएछ र यस्तो नपढेको मान्छेले यसरी कविता लेखा छ अरे भनेर अचम्म अनि मलाई भेट्न आउनुभयो त्यहाँ टिकादत्त बराल गुरु अनि आएपछि तिमीले कविता लेखा छ अरे खैले त हेरौँ पाण्डुलिपि भन्नुभयो मैले आफ्नो भएको कपीको कुमलै लगेर जिम्मा लाएँ अनि सरलाई हेर्नुभयो यसो सबै दीर्घ मात्रै यो कविता एउटा बोला त तिमीले उहाँले त अब बौद्धिक मान्छे अब शुद्ध चाहिन्थ्यो नि त पढ्न त्यो अशुद्ध थियो अनि उहाँले पनि छुट्याउन लय झिक्न जान्नु भएन मलाई यो के लेखेको तिमीले पढेर सुनाऊ भन्नुभयो अनि मैले त्यो पढेर सुना सुनाएपछि त्यसले चाहिँ शार्दुल विकृति छन्दलाई पछ्याएको रहेछ अनि लय चेतना दीर्घ दीर्घ अनि यसलाई चाहिँ नानी अब यो छन्दमा यसले छन्दलाई पछ्याएको रहेछ तिमीले छन्दमा लेख्ने रहेछौ अब छन्दको ज्ञान तिमीलाई हुनुपर्छ त्यसपछि अनि छन्दको ज्ञान राखेर चाहिँ लेख ल भन्नुबाट लघु गुरु भनेको के हो मलाई थाहा रहेनछ अनि लघु गुरु कस्तो हुन्छ गुरु मलाई सिकाइदिनु न भने अनि उहाँले कपीमा लघु र गुरु लेखेर देखाइदिनु भयो त्यसपछिका व्याकरणका नियमहरू र के यति छन्दका नियम त कति हुन् कति भवसागरै छ अब त कसरी सिकेँ होला म आफैले आज एकदम ताजुक लाग्छ बडा रमाइलो गरी सुनाउनु भयो तपाईँलाई हामी पनि त्यही ठाउँमा पुगे जस्तो छर्लङ्ग अश्विनी जिल्ला हाम्रो तर्फबाट पनि धन्यवाद त्यो गङ्गा बहिनी जसले तपाईँलाई जोड दिनुभयो पत्रकारसँग उहाँलाई पनि धन्यवाद अब एउटा कविता केही पद्यहरू सुनौ र त्यसपछि हामी विश्राम गर्छौँ ए अघिबाटै अघिकैबाट म यहाँ सुरु गर्छु यहाँ यो काव्य हो यो काव्यमा चाहिँ लामो खण्ड छ यसमा चाहिँ आमा छोराको सम्वाद जस्तो छ अब यहाँ आमाले छोरालाई सोद्धैछन् ए छोरा रवि त्यो समाज किन हो आक्रोश पोख्दै छ त यो सङ्ग्राम उचालिएर जनमा खैलाव के मिल्छ र कालो बादल पोखिएर धरती निष्पट भो घडी आधी विघ्न मडारियो कुसुमका फेदै निमठ्ने गरी काँपेको धरती छलग लग यहाँ काँपे घरैका किला ढाकेको देखिए ग्रहणले यी राष्ट्रका कोपिला थाले बाँचिन मेठ थाम ऋणको यही माथामा भार छ भत्क्यो यो घर गनै यदि भने बाँचेर के सार छ पाखा धप्प बले सुके बनबुट भत्के चरीका गुण चारो छैन गुजार्नु पेट कसरी सङ्कष्टदायी छिण मिठो कोकिल कण्ठ खै त बनमा, नाच्दै न डाँफे चरी मिठो कोकिल कण्ठ खै त वनमा नाच्दै न डाँफे चरी फुक्दैछन् यो ठम्ब्याउन सकिनँ म अर्को लाइनबाट जान्छु तिर्खाले खरपट ओठ मुख छन् खोइ प्यास मेट्ने जल पोल्टो भर्दछ के टिपेर बटुवा खोइ बोटमा फल छोडेरै घरबार त्यो छोडेरै घरबार त्यो सडकमा मान्छे जुटेको किन हाँसो छैन मुहार सर्वजनमा देशै दुखेको किन हामी उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा छौं र आज एकल कविता वाचनमा कवि दिव्यलक्ष्मी पोखरेल हामीसँग हुनुहुन्छ विक्रमसम्म दुई हजार चौबिस सालमा पोखरी तीन सिन्धुलीमा उहाँको जन्म भएको आमाको स्नेह र शहीद स्मृति उहाँका दुई कविता कृतिहरू प्रकाशित छन् उहाँसँगको कुराकानी र उहाँको कविता केही बेरमा फेरि सुन्नेछौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ एकल कविता वाचन सुन्दै हुनुहुन्छ र आज एकल कविता वाचनमा हामीसँग सिन्धुली पोखरी तीनमा जन्मनुभएकी कवि दिव्यलक्ष्मी पोखरेल हुनुहुन्छ उहाँ छन्दमा कविता लेख्नुहुन्छ र उहाँका कविताहरू हामीले धेरै सुन्यौँ र कुराकानी पनि सुन्यौँ उहाँको विशेषता उहाँ विद्यालय कहिले पनि जानु पाउनु भएन र अध्ययनले सिक्दै जानुभयो दुई हजार चौबिस सालमा जन्मिनुभयो अठार वर्षकी हुँदा बिए भयो र त्यसपछि एकाउन्न सालमा काठमाडौँ आउनुभयो र आउँदै यहाँ काम गर्दै अनि फुर्सदको समयमा अक्षर सिक्दै पढाइको हिसाबले नभइकन कविता आफूले सुनेको चेतनाको आधारमा कवितामा लय भर्ने गर्न थाल्नुभयो र सँगसँगै अक्षर पनि सिकेर जानुभयो अहिले राम्रा कविता लेख्न सक्ने हुनुभएको छ धेरै छन्द कविहरूले उहाँलाई माया गर्नुहुन्छ र हौसला सहयोग गर्नुभएको छ हामी अब फेरि दिव्यलक्ष्मी पोखरेलजीसँगकै कुराकानीलाई अगाडि बढाउँछ तपाईँलाई फेरि स्वागत छ नमस्ते कति पुगेन त तपाईँका कविताहरू लेखेर अहिलेसम्म दुईटा यो कृति प्रकाशन भए अब तिनवटा कृति चाहिँ तयारी छन् तेस्रो कृति पनि तयारी छ लेखेर के मैले तपाईँको अघि यहाँ स्टुडियोमा पस्दा पस्दै हामी ठिक्क कविता सुरु गर्नुभन्दा अगाडि तपाईँले डायरी पल्टाएको हेरिरहँदा भनेको थिएँ राम्रो लागेर अक्षर निकै राम्रा रहेछन् स्कुल नगएको भन्नुहुन्छ कसरी लेख्नुभयो भनेर सोधेको थिएँ त्यो मेन त एउटा अब त्यही त्यही हो एउटा नपढेको मूर्तिकारले पनि अमूर्त ढुङ्गालाई राम्रो मूर्तिमा त्यो रूपान्तरण गर्छ नि त्यसै गरी चाहिँ त्यो अभ्यास हुँदा हुँदा कोसिस गरिरहेपछि अनि त्यो अभ्यास भएर चाहिँ राम्रा भने कति आमा दिदीबहिनीहरू चाहिँ स्कुल जान पाइन भनेर पछुतो मान्नुहुन्छ अहिले काठमाडौँमा पनि काठ क्षेत्रमा कति त्यस्तो महिलाहरू हुनुहुन्छ होइन उहाँहरूले फुर्सदले बसेर सिकेर तपस्या गरे त सकिँदो रहेछ नि सकिन्छ नसकिने के छ र त्यतिखेरको त समय पनि त त्यस्तै थियो नि शिक्षाको त अब चेतना थिएन कतिपयलाई पढ्नुपर्छ भने पनि त्यो सुविधा थिएन कतिपयलाई पढ्नुपर्छ भन्ने चेतना नै थिएन अनि अब अहिले मैले गर्न सकिनँ भनेर विभिन्न सिर्जनामै लाग्नुपर्छ भन्ने छैन आफ्ना क्षेत्रमा जुनसुकै पनि काम राम्रो हुन्छ नि त गर्न चाह्यो भने त मैले सकिनँ भनेर भन्यो भने त झनै सकिँदैन लडियो भने त्यहीँ लडेको ठाउँमा उठिनुपर्छ अनि फेरि पनि लड्ने साहस झिक्नुपर्छ अब त्यो लडियो भनेर त लडेको ठाउँमा फेरि जा जाँदै गइएन भनेदेखि त कसरी उठ्ने त तपाईँलाई घरबाट सहयोग छ भनेर मैले सोध्न मिल्दैन किनभने अहिले प्राविधिक साथी सशेन्द्रजी हुनुहुन्छ म छु तपाईँ छु र बाहिर चाहिँ तपाईँको श्रीमान बसिरहनु भएको छ उहाँको शुभ नाम भनिदिनु न एकचोटि योगेन्द्र राज पोखरेल योगेन्द्र राज पोखरेल पहाडी हो लेख्नुहुन्छ उहाँले उहाँले पनि तपाईँलाई सहयोग गरेर यहीँ आउनु भएको छ लिएर लिएर आउनु परिवारमा पूर्णतः सहयोग को को हुनुहुन्छ परिवारमा चाहिँ श्रीमान तपाईँ मेरो परिवारमा श्रीमान मेरो दुईटा छोराछोरी हुनुहुन्छ अनि बुवा आमा सासु ससुरा हुनुहुन्छ देवर देवरानी अनि देवरका दुई दुईजना छोराछोरी छौँ दसजनाको परिवार छौँ हामी संयुक्त परिवारै हुनुहुन्छ संयुक्त नै छौँ घरमा हुनुहुन्छ उहाँहरू हामी चारजना यहाँ छौँ यता हुनुहुन्छ छोराछोरीले पढाइ कहाँ पुऱ्याउनु भयो त उनीहरूले अहिले एमए सके एमए दुइटाले के के विषयमा इकोनोमिक्समा गरिन् छोरीले बाबुले म्यानेजमेन्ट तपाईँको आमाले गुणरत्नमाला देखि लिएर बुद्धिचानक महाभारत रामायण पढेर तपाईँलाई लय चेतना आयो उनीहरूको आमाले पढेको यस्तो मिठो लय स्वर सुनेर कहिलेकाहीँ उनीहरूलाई पनि गुनगुन हुँदैन त्यो गुनगुनाउने अब म्यानेजमेन्टतिरका विद्यार्थी भएर पनि होला त बाबुले धेरै चाख धेरै ऊ त्यो मलाई मम्मी यस्तो लेख्नुहुन्छ तपाईँ म कुनै कुनै कुनै कार्यक्रमहरूमा पनि सुन्छु सुन्ने गर्छु मेरो मम्मी पनि त्यहाँ पुगिदिए हुन्थ्यो मेरो मम्मीको पनि आवाज सुन्न पाए हुन्थ्यो भनेर भन्ने खालको उसलाई रहर लाग्छ त्यो बाबुले चाहिँ प्रोत्साहन नानी बाबु दुइटैले प्रोत्साहन दिन्छन् उनीहरू लेख्न लिपितिर चाहिँ उनीहरू यो सिर्जना गर्नतिर चाहिँ गएनन् गएन लेख्नुहुन्न परिवारमा तपाईँ मात्रै नै हुनुभयो म मात्रै भएँ कहिलेकाहीँ मञ्चहरूमा बोलाउँछन् वाचन गर्नु पर्यो भनेर मञ्चहरूमा चाहिँ अब भाग लिन यसो कहिलेका कार्यक्रमहरू हुँदा खबर गर्नुहुन्छ अनि अग्रजहरूले त्यहाँ गएर कविता वाचनहरूमा भाग लिन्छु गर्छु कहिलेकाहीँ धेरै समय त दिन सकिन्न अक्षर पनि नपढिकन पोखरी तिनबाट अन्मिएर आउनुभएको तपाईँ कहिलेकाहीँ पोखरी तिनमा हुने कार्यक्रम पुग्नु भएको छ कि छैन छैन छैन छैन छैन त्यस्तो अवसर कसैले जुराइदियो भने कस्तो हुन्थ्यो होला कति खुसी भएर जान्थे सिन्धुलीका अरू कार्यक्रम पनि सिन्धुलीबाट हुने कार्यक्रमहरूमा सहभागी हुन्छु काहीँ हुन्छ बोलाउनुहुन्छ थाहा छ हाम्रो सिन्धुलीको यस्तो दिव्यलक्ष्मी पोखरेल हुनुहुन्छ जसले चाहिँ नपढिकन यसरी कोसिस गर्नुभयो घरमा बसेर राम्रो कविता लेख्नुहुन्छ भन्ने कुरो थाहा छ थाहा छ अनि एउटा कुरा मैले बिर्सिनु नहुने चाहिँ के भने यहाँ आइसकेपछि पनि यो हामीले चाहिँ हामीसँग यो चेतना हामीले यो यो जुन सामग्रीहरू यो मेहनत गरी यो सिर्जना लेखेँ मैले यसलाई पनि मञ्च चाहिँदो रहेछ यसलाई पनि व्यक्त गर्ने ठाउँ चाहिँदो रहेछ एउटा चौतारी चाहिँदो रहेछ अनि त्यो चौतारी कहाँ छ भनेर देखाउने पनि त माध्यम चाहियो नि त्यो देखाउने चाहिँ एउटा यो चक्रपाणी जन्म जयन्तीको अवसरमा दुई हजार साठी सालमा गोविन्द घिम्रे वेदमणिज्यूसँग भेट भएको थियो अनि उहाँले चाहिँ आफ्नो कार्यक्रममा मलाई बोलाउनु भयो अनि त्यहाँ चाहिँ यसरी नपढेकी हुन् यसरी लेख्नुहुन्छ यो भनेर चाहिँ उहाँले मेरो सपोर्ट गरेर सबैलाई सुनाइदिनु पनि भयो र अनि मैले वाचन गर्ने मञ्च पनि त्यहाँ पाएँ जे जस्ता हुन्छन् आफ्ना सिर्जना लगाएर वाचन गर्ने ती समीक्षा गरिदिनुहुन्थ्यो यो यस्तो त्यो त्यस्तो भनेर धेरै सहयोग गर्नुभयो उहाँले उहाँले सहयोग अनि साथै यहाँ अर्को सर हुनुहुन्छ रमेश शुभेच्छुक उहाँले पनि धेरै सहयोग गर्नुभएको छ मलाई मैले उहाँलाई उहाँहरूलाई बिर्सिनु हुँदैन उहाँहरूप्रति चाहिँ यही स्टुडियोबाट स्टुडियोबाट नै आभार व्यक्त गर्न चाहन्छु बडा रमाइलो गरी बताउनु भयो एउटा कविता फेरि सुनाऊ किनभने समय कम छ कविता छोड्नु पनि मन छ यो शहीदी स्मृति काव्यबाट यो कविताहरू वाचन गरियो शहीदको कुरो आएन यहाँ अब म शहीदको बारेमा चाहिँ यो अलिकति वाचन गर्न चाहन्छु यसको शीर्षक राखेकी छु म नित्य पसिना पोख्छु अनुष्टुप छन्दलाई पछ्याएको छ यसले म भन्थे श्रम पोखेर माटो उर्भर पार्दछु पोखेर पसिना दाना आफ्नै देश सिगार्दछु भ्रष्टाचारी बढे बिग्नै त्यसै दिए म त भ्रष्टाचारी बढे बिग्नै त्यसै दिए म त जले बारुद गोलाले लाठीले चुटिए म त शहीद वीर एउटा योद्धा यो देशको रूपान्तरण गर्न लागेको योद्धाले बोलेको हो यो ठोकिए ठोकिए छातीमा लाती वर्षे बन्दुक माथमा पाता फर्काए मुक्का दिँदै लाखन दाँतमा जोरले रोपिए धेरै मुटुका माझमा छुरी भाँचिए दुष्टबाटै व्यर्थमा कर्म पाखुरी भ्रष्ट मेरै बुई टेक्दै आकाशे मार्ग चढ्दछ भारले ज्यान कम्पेर मलाई श्वास बढ्दछ गरिबी भोक तिर्खाको चपेट भित्र पारिए मता मताफै उम्लदो तेल कराई भित्र तारिए राष्ट्र उत्थानमा जुट्दा साङ्लाले बाँधे ठोकेर ठिगुरा काला पालमा गुम्मा खाँदिए खुदिए लातले धेरै अचाना माथि पारिए झुन्ड्याइए मता गोली ठोकिए अनि मारिए शहीदलाई भनेको हो रोपिए झिरले रोपिए झिरले तातो खुडाले पनि काटे रक्तको पोखरी भित्र डुब्दा धेर निसासे रोप्दैछ सिंहले साँडे त्यो बाँसो रक्त चुस्दछ भ्रष्टले देश खाएको देखेर मुटु दुख्दछ भुल्छ त्यो जननी काख अर्काको गर्छ नक्कल खोल नकाबको ओडी मुहार छोप्छ सकल अगला महलमा ठुलै सानाले भ्रष्ट भोक्दछ आमाको दुध आमाको दुध बिर्सेको देखेर मुटु दुख्दछ ते पसिना पोख्छु त्यो मेरै श्रम चुस्दछ इसारा माथिकै चल्छ भ्रष्टको दोष लुक्दछ भ्रष्टले कुल्चदा आमा माथमा दाग लाग्दछ नेपाली पुत्र हुन् भन्नै के भन्नु लाज लाग्दछ गोली बारुदले मेरो माथयो टुक्रिए पनि रेटेर शत्रुले घाँटी रक्त मेरो पिए पनि रेटिए देशकै निम्ति मरेरै पनि बाँच्दछु म त नेपालको छोरो दुखेरै पनि हाँस्दछु जहाँ छ जननीमा जहाँ छ जननी काख त्यहाँ ईश्वर देख्दछु यानमा उड्छ त्यो भ्रष्ट म खा कण टेक्दछु हामी रमाइलो गरी सुनिरहेका छौँ अब लगभग अन्त्यतिर पनि छौँ आउँदा दिनमा के गर्ने योजना छ यसैलाई नै निरन्तरता दिइरहन्छु सृजनामा अझ बढी सृजना अहिलेसम्म कतिवटा छन्दमा वाचन गर्नुभयो तपाईँले हाम्रो कार्यक्रममा बस्दा तिनवटा चारवटा मैले शार्दुल विकृति छन्दमा गरेँ अनि अनुष्टुप अर्को कुनै छन्द अहिले सुनाउनु मिल्ने एक मिनट दुई मिनटको लागि समय भएको हुनाले छ कुनै त्यस्तो फ्याट्टै यो एउटा छन्द फरक छन्दमा तपाईँको अर्को लय पनि हेर्न मन लागेको भएर मैले त्यो अनुरोध गरेको हुँ हामी दिव्यलक्ष्मी पोखरेलका साथमा छौँ र उहाँले हामीलाई कविता सुनाउँदै हुनुहुन्छ यो एउटा इन्द्र बज्रा छन्द हजुर पारौँ भनियो ढकमक देश तिबिर धेरै बनिए शहीद साहस तिनको मत गर्व गर्छु यही देश निम्ति म खटेर मर्छु चरर चिर्दै सब अन्धकार डाकेर नौलो युगको बहार यी दर्द त्यो भित्र फाली समृद्धिले देशौ बहुचाली झुलुक्क झुल्काउन त्यो चिराग जल्ले गरे देश निमित्त त्याग र पोत हाम्रो छ नि उच्च सान ती वीरमा गर्छु सधैँ प्रणाम थाके न खोडा नपिए नि पानी झुके नबैरी सितहार मानी केही स्वार्थ नै जी बनको नराखी केही स्वार्थ नै जी बनको नराखी थापे सधैँ सुर बनेर छाती बडा मिठो बज्रा छन्दमा पनि सुन्यौँ हामीले अब जाँदा जाँदै तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि दिव्यलक्ष्मी पोखरेलसँग कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ यो पुस्तकमा एउटा नम्बर पनि छ अन्ठानब्बे एकचालिस छयत्तर अडसठी तेत्तिस अन्ठानब्बे एकचालिस छयत्तर अडसठी तेत्तिस यसमा सम्पर्क गर्यो भने तपाईँलाई भेट्न सकिन्छ हजुर भेट्न सकिन्छ अनि कवि मान्छे फेसबुक बनाउनु भएको छ होला नि छैन छैन छैन त नि फेसबुक चलाउनु थाल्यो भने कविता लेख्न भ्याइँदैन <laughs> तर फेसबुकले धेरैसँग जोडिदिन्छ नि जोडिदिन्छ त मैले अभ्यास पनि गरेकी छुइनँ त्यो त्यतातिरको चाहिँ बनाएको छुइनँ भनेपछि फोनबाट चाहिँ तपाईँलाई भेट्न सकिन्छ हजुर हजुर हस् तपाईँको आउँदा दिनमा कलममा अझ निखार आउन् अझ धेरै प्रकारका छन्दहरूमा लेख्न सक्नुहोस् हाम्रो तपाईँलाई धेरै धेरै साधुवाद हस् यो यहाँ मलाई यहाँ बोलाउनु भयो यस्तो लोकप्रिय कार्यक्रममा बोलाएर मेरा आवाजहरूलाई पेश गरेर समाज सामु पुर्याइदिनु भयो यहाँहरूको यो यो सञ्चार माध्यमको चाहिँ यो एकदम ठुलो महत्त्वपूर्ण योगदान हुनेछ मेरो लागि यो अविस्म अविस्मरणीय क्षेण पनि हुनेछ मेरो अनि अब यसमा चाहिँ यहाँहरूको साथ र सहयोग मलाई पुगेको छ भन्ने मैले ठानेको छु र यहाँलाई र यो उज्यालो एफएमको सम्पूर्ण टिमलाई नै हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु धेरै धेरै धन्यवाद सँगै धन्यवाद निर्मल शर्मालाई जसले तपाईँसँग हामीलाई जोड दिनुभयो हस् आजको एकल कविता वाचनबाट कवि दिव्यलक्ष्मी पोखरेलसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि विदा चाहन्छौ अर्को साता अर्का कविका साथ आउनेछौ तबसम्मको लागि एकल कविता वाचनबाट नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन